radio Sarobar पेजमा गएर हाम्रो पोस्टमा कमेन्ट गर्न सक्नुहुन्छ र पोस्ट चाहिँ हामीले विशेष गरी W W W dot Facebook dot com slash Sabi Saugat Anurag सबि सौगात भन्ने एउटा पेज छ त्यो पेजमा तपाईँले कमेन्ट गर्न सक्नुहुन्छ त्यो पेजबाट हामी अफिसियल्ली कमेन्टहरू लिन्छौँ र त्यसको लिङ्क मैले रेडियो सर्भरको फेसबुक पेजमा पनि राखेको छु साथीहरूले कमेन्ट गरिरहनु भएको छ र ती कमेन्टहरूलाई म कार्यक्रममा स्थान दिनेछु अहिलेसम्म पनि थुप्रै साथीहरूले कमेन्ट गरिसक्नु भएको छ भुवनजी लगायतका साथीहरूले कमेन्ट गर्नुभएको छ उहाँहरूको कमेन्टहरूलाई म एकैछिनमा राख्छु र तपाईँले एसएमएस पनि गर्नुभएको छ ती एसएमएसहरूलाई पनि एकैछिनमा राख्छु अहिलेको लागि पनि एउटा सुमधुर साङ्गीतिक आवाज तपाईँको लागि हुआ है मेरी धड़कनों पे ये छाया क्या नशा है हाँ। देखा जो तुमको ये दिल को क्या हुआ है मेरी धड़कनों ये छाया क्या नशा मोहब्बत होना जाए यो निकै नै समुद्र साङ्गीतिक आवाज तपाईँको लागि राखेँ मैले कार्यक्रम मुटुदेखि मुटुसम्म सुन्दै हुनुहुन्छ अलिकता सन्चो छैन सन्चो नभए पनि तपाईँका आफ्नो मान्छेका मुटुका कुराहरू तपाईँको आफ्नो मान्छेको मुटुसम्म अनि तपाईँको मुटुको कुरा तपाईँको आफ्नो मान्छेको मुटुसम्म पुर्याउने यो चाहना यो बिरामी हुँदाहुँदै पनि रोक्न सक्दिनँ गत साता आउन सकिनँ तैपनि यो साता चाहिँ अलिअलि बिसन्चोका बावजुद पनि तपाईँको माझमा उपस्थित छु र यतिखेर तपाईँका एसएमएसहरू थुप्रै आएका छन् बोल्न अलि छिटो छिटो सक्दिनँ त्यही भएर पनि सबै कमेन्टहरू समेट्न नभ्याउँला त्यस्तै लाग्छ बिहान कार्यक्रममा सन्चै हुनुहुन्छ कार्यक्रममा पनि त्यस्तै भएको थियो यतिखेर तपाईँको एसएमएसहरू लिन चाहन्छु एसएमएस गर्नुभएको छ हाई दादा मे गरिमा घलान फ्रम भैँसेबाट मेरो मुटुको फ्रेन्डहरू भन्नुभएको छ मुटुको फ्रेन्डहरूको नाम लेख्नु भएको छ फ्रेन्डहरूलाई miss you and love you भन्न चाहन्छु ओके बबाई दादा भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि त्यसै गरी अर्को एसएमएस गर्नुभएको छ हेलो चन्द्र दादा खाना खानुभयो भन्नुभएको छ खाना खाइसकेको छु म बबिता घलान भैँसे साथबाट आज एसएमएस भन्नुपर्दा साथीहरू सबैलाई मिस गर्दैछु एन्ड चन्द्र दादा भन्नुभएको छ त्योभन्दा अगाडि पनि केही लेख्नु भएको थियो होला यति मात्र आयो थ्याङ्क यू सो मच बबिताजी त्यसै गरी अर्को एसएमएस गर्नुभएको छ कसले गर्नुभएको छ एसएमएस गर्नुभएको छ हाई दादा मि भैँसेबाट सोनिका तामाङ मेरो एसएमएस भन्नुपर्दा साथी लक्ष्मी आशिष समी अभि लामालाई मिस यु भन्छु अनि मेरो मनको साथी एलाई पनि मिठो माया भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको मनको साथीले पनि कार्यक्रम सुनिरहनु भएको होला आशा गर्छु त्यसै गरी अर्को एसएमएस गर्नुभएको छ हाई दादा it's me Sharan Tamang from Hetauda अठार मेरो सन्देश भन्नुपर्दा कान्छीको मात्र याद आउँछ के यो नयाँ नयाँ हो त भन्नुभएको छ माया हो त लेख्नु भएको सायद एन्ड uh, कान्छी line all miss and love you भन्न चाहन्छु भन्नुभएको छ त्योभन्दा पछाडि पनि केही लेख्नु भएको थियो होला यति मात्र आयो शरणजी थ्याङ्क यू सो मच यति धेरै याद आएपछि त माया नै हो नि कन्फर्म नजकिनु भयो हुन्छ धेरै धेरै धन्यवाद छ तपाईँको यो का लागि त्यसै गरी अर्को एसएमएस गर्नुभएको छ कसले गर्नुभएको छ सरनजीको पढेँ मैले हेलो दादा खाना खानुभयो त भन्नुभएको छ खाइसकेको छु आइएम अनिता मगर पोखरा तालचोकबाट भन्नुभएको छ टाढाबाट हामीलाई एसएमएस गर्नुहुन्छ खुसी लाग्छ दादा आजको एसएमएस भन्नुपर्दा माई हर्डली फ्रेन्ड तिलकलाई love I love you and miss you भन्दै सुन लेख्नु भएको छ उहाँले अरू पनि केही लेख्नु भएको थियो होला थ्याङ्क सो मच अवश्य पनि तिलकजीले तपाईँको यो सन्देश पाइसक्नु भएको छ त्यसै गरी <coughs> अर्को एसएमएस गर्नुभएको छ हाई दादा के छ खबर तपाईँको भन्नुभएको छ मेरो खबर यस्तै बेहाल छ रुगाखुकीले मि मेलिना आज मेरो एसएमएस उही काले अनिसको धेरै याद आउँछ त्यसैले I miss you and love you भन्छु एन्ड माई फ्रेन्ड सुनितलाई पनि मिस यु भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि र तपाईँको आफ्नो मान्छे तपाईँको कालेजीले पनि कार्यक्रम सुनिरहनु भएको होला त्यसै गरी अर्को एसएमएस गर्नुभएको छ हाई दाजु आइएम वर्षा गोले बिएआरएसएच मात्र लेख्नु भएको छ वर्ष हो या वर्ष वर्षा हो गुले हाडी खोला चारबाट दाजु नम्बर दिन मिल्छ भन्नुभएको छ मिल्छ अवश्य पनि मिस कल चाहिँ नमार्नु भन्नु है भन्नुभएको छ मिस कल चाहिँ नगरिदिनु होला फोनै गर्नु चाहने साथीले वर्षाजीलाई अन्ठानब्बे शून्य एकानब्बे एकहत्तर चार सय पैँतालिस अन्ठानब्बे शून्य एकानब्बे एकहत्तर चार सय पैँतालिसमा एसएमएस गर्न सक्नुहुन्छ फोन गर्न सक्नुहुन्छ धेरै धेरै धन्यवाद छ तपाईँको यो एसएमएसको लागि त्यसै गरी अर्को एसएमएस गर्नुभएको छ हाई दादा खाना भयो त हजुरको भन्नुभएको छ भइसकेको छ एन सन्चै हुनुहुन्छ भन्नुभएको छ सन्चै यस्तै छ है म त बिसन्चो छु है दादा म रन्जु बर्तवला दा कुनै दिन खुसी थिएँ तर आज छुइनँ खुसी किन किन किन फ्रेन्डहरू भन्नुभएको छ अरू पनि के लेख्नु भएको थियो होला र तपाईँ पनि बिसन्चो रहेछ तपाईँलाई पनि गेट विल सुन चाँडो निको हुनुहोला चाँडो दौड्ने उफ्रने गर्नुहोला <laughs> है त धेरै धेरै धन्यवाद छ रञ्जनजी र पहिले खुसी थिएँ भन्नुभएको छ सुख र दुःख भनेको जिन्दगीमा आइरहन्छ तर जति सुख र दुःख आए पनि हामी आतिर हुँदैन यस्तै हो पीडा छ चन्द्र आज तपाईँको बाजमा हाँसेर बोलिरहेको छ तपाईँलाई हँसाउन खोज्छ तपाईँसँग रमाउन खोज्छ तर यसको यो अर्थ होइन कि चन्द्रसँग कुनै दुःख छैन दुःखहरू सबैलाई हुन्छन् मलाई पनि छन् तपाईँलाई पनि छ सबैलाई छ त्यसैले धेरै दुःखी नहुनुहोला यही भन्न चाहन्छु रजुजी र दुःख भनेको मान्छेको मनको कुरा हो तपाईँले दुःखलाई पनि यो दुःख होइन भनेर सन्तुष्ट हुन सक्नुभयो खुसी हुन सक्नुभयो भने त्यो तपाईँको लागि दुःख हुँदैन हामीलाई सामान्य लाग्ने कुरा पनि मान्छेलाई धेरै ठुलो दुःख लागिरहेको हुनसक्छ त्यसैले धेरै दुःखी नहुनुहोस् सधैँ खुसी हुनुहोला है त थ्याङ्क सो मच तपाईँको एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ हेलो दादा रात्रिकालीन समयमा मिठो सम्झना मि भैँसेदेखि समी लामा मेरो आजको एसएमएस भन्नुपर्दा अल फ्रेन्डलाई मिस यु एन्ड अभि लामालाई पनि मिस यु ओके बाई भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि समीजी त्यसै गरी अर्को एसएमएस गर्नुभएको छ अह कसले गर्नुभएको छ अर्को एसएमएस लासु दादा रूपा तामाङ कुर्लेबाट भन्नुभएको छ हामीलाई सदैव सम्झिरहनु भएको छ रूपाजी खुसी लाग्छ यो अधेरो रातमा मेरो यसको यादमा ह हराउँदिनु हराउँदिनँ म अबदेखि अह म अधा भयो नि भन्नुभएको छ मलाई के के लेख्नुभयो मैले गडबड गडबड गरेँ के के पढेँ माफ गर्नुहोला मेरो माया युको आँखाको वरिपरि आज म खुसी छैन ऊ बिमारी भन्नुभएको छ अरू पनि केही कुरा लेख्नु भएको थियो सायद उहाँको आफ्नो मान्छे बिरामी हुनुहुन्छ रूपाजी तपाईँको आफ्नो मान्छे चाँडै निको होस् यही कामना गर्छु भगवान्सँग प्रार्थना गर्छु धेरै धेरै धन्यवाद छ तपाईँको एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ हेलो दाजु it's me Amirjit Lama from Samari Sukaura Karki खोलाबाट सोनिका मेरो एसएमएसको वेटिङमा छ उसलाई miss you all time Sami दिदीलाई पनि है त भन्न चाहन्छु भन्नुभएको छ thank you so much SMS पाइ पाइसक्नु भएको छ सोनिकाजीले त्यसै गरी अर्को एसएमएस गर्नुभएको छ हेलो दादा के छ खबर म घट्टे पानी घट्टे पाखाबाट जीवन घोङबा मेरो सन्देश भन्नुपर्दा म निरुलाई माया गर्छु तर निरु मसँग किन रिसाउँछ I love you I miss you भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि र यो मायामा रिस राख भने भइरहन्छ फरक यति हो कि नेहरूले पनि तपाईँलाई मन पराउँछ या माया गर्छ कि गर्दैन त्यो कुरा चाहिँ कन्फर्म हुनुपर्छ तपाईँ एकरो हुनुहुन्छ भने चाहिँ उहाँले रिसाउँदा पनि तपाईँले धेरै पीडा चाहिँ लिनु हुँदैन धेरै धेरै धन्यवाद छ अर्को एसएमएस गर्नुभएको छ hello good evening me Sunita Rumba from सिक्रपानीबाट आज मेरो एसएमएस भन्नुपर्दा उही Sunit Syangtan all time miss you भन्न चाहन्छु ओके भाइ भन्नुभएको छ थ्याङ्क सो मच सुनिताजी तपाईँको यो esse mês que eu सुनिताजीको यो एसएमएसपछि म यतिखेर तपाईँको कमेन्ट पढ्न चाहन्छु कमेन्ट सुरुमै गर्नुभएको थियो सोबी सौगात पेजमा तपाईँ पनि कमेन्ट गर्न सक्नुहुन्छ कमेन्ट गर्नका लागि W W W dot Facebook dot com slash Sabi Saugat Anurag सबि सौगात भन्ने एउटा पेज छ त्यसको लिङ्क मैले रेडियो सर्भरको पेजमा पनि राखेको छु त्यो पेजबाट लिङ्कमा गएर कमेन्ट गर्नुहोला यतिखेर कमेन्ट गर्नुभएको छ एक्लो केटो भुवनजीले अन्तिम सास फेर्दा पनि तिमीलाई सम्झिरहन्छु होला अन्तिम सास फेर्दा पनि तिमीलाई सम्झी रुन्छु होला तिमी ठाने तिम्रो तस्बिर पटक पटक छुन्छु होला अन्तिम सास फेर्दा पनि तिमीलाई सम्झिरहन्छु होला तिमी ठाने तिम्रो तस्बिर पटक पटक छुन्छु होला म मरिने याद आए राति आकाशमा हेर्नु म मरिने याद आए राति आकाशमा हेर्नु म ध्रुव तारा भने चम्किरहेको हुन्छु होला तिमी ठाने तिम्रो तस्बिर पटक पटक छुन्छु होला अन्तिम सास फेर्दा पनि तिमीलाई सम्झिरहन्छु होला निकै नै राम्रो मुक्तक लेख्नु भएको छ भुवन जोगाड लेख्नुहुन्छ हाई दादा it's me Bhuwan Ghalan from Makwanpur Gadhi नौ मनोकामना के दादा माया पनि कर्ले हुन्छ र दादा उनले कसैलाई भने कि रे कि मैले उनलाई मसँग माया लाउन फोर्स गरेको रे भनेर बट म त उनको खुसी चाहने मान्छे उनको इच्छा विपरीत कसरी कदम चाल्न सक्छु त्यो पनि मलाई लाग्छ माया कसैको करले पनि त हुँदैन बट दादा उनलाई भनिदिनु कि म उनीलाई मसँग नै माया लगाऊ भनेर कर गर्दिनँ सक्छु भने म आफै उनको मन जितेर देखाउँछु सकिनँ भने एक्लै जिउने प्रयास गरेछु यति चाहिँ भनिदिनु दादा अनि miss you and love you पनि भनेको छ अरे भनिदिनु अनि उसको लागि यो मुक्तक पनि सुनाइदिनु ल दादा भन्नुभएको छ अवश्य पनि मैले भनिसकेको छु र उहाँले पनि सुनिरहनु भएको होला लेख्नुहुन्छ भने पनि सबै कुरा सुन्नु भनेको थिएन मेरो लागि कुनै सपना बुन्नु भनेको थिएन भने पनि सबै कुरा सुन्नु भनेको थिएन मेरो लागि कुनै सपना बुन्नु भनेको थिएन माया कहाँ जबरजस्ती हुन्छ र सुम्या माया कहाँ जबरजस्ती हुन्छ र सुम्या कसम आफ्नो छोडी मेरै खुसी चुन्नु भनेको थिएन माया कहाँ मेरो लागि कुनै सपना बुन्नु भनेको थिएन भन्नुभएको छ धेरै राम्रो मुक्तक लेख्नु भएको छ र भुवनजी तपाईँहरूको माया एकहोरो हो या दोहोरो हो मलाई थाहा छैन तपाईँले नाम पनि उल्लेख गर्नुभएको छ यो नाम रियल हो या तपाईँले राखिदिनु भएको नाम हो थाहा छैन तर तपाईँले भनिरहनु भएको छ म कर गर्दिनँ भनेर तर यो मुक्तकमा समावेश गरिएको जुन तक्लुस या के भन्छ मलाई अलिकति थाहा छैन यस्तो अलि ज्ञान छैन उहाँको नाम प्रयोग गर्नुभएको छ यो नाम रियल हो भने चाहिँ तपाईँले कर भएको भए पनि यो अलिकता उहाँलाई अप्ठ्यारो हुन पनि सक्छ यो कुरा चाहिँ तपाईँले पनि ध्यानमा राखिदिनुपर्छ तपाईँले मात्र होइन माया गर्ने हरेक मान्छेले ध्यानमा राख्नुपर्छ हामीले सकेसम्म आफ्नो मान्छेको इच्छा छैन भने तपाईँ माया नै गर्नुहुन्छ उसले पनि धेरै माया गर्छ भने पनि सार्वजनिक रूपमा नाम गोप्य राखिदिएकै राम्रो हो होइन धेरै धेरै धन्यवाद छ तपाईँको यो कमेन्टको लागि र आगामी दिन पनि तपाईँको यस्तै कमेन्टहरूको हामी अपेक्षा गर्छौँ त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ मन्जु लामाजीले मन्जुजी कमेन्टमा लेख्नुहुन्छ लेख्नु भएको छ hi how are you it's me Manju from Hetauda पन्ध्र पदम पोखरी भन्नुभएको छ पदम पोखरीदेखि गर्नुभएको छ लेख्नुहुन्छ आज जानुभयो त के भयो आशा छ चाँडै आउनुहुनेछ आज जानु जानुभयो त के भयो आशा छ चाँडै आउनुहुनेछ हामी टाढा छौँ त के भयो आशा छ मलाई मिस गर्नुहुनेछ भन्नुभएको छ आज मेरो हस्बेन्ड ड्युटीमा जानुभएको छ सो राम्ररी ड्युटी गर्नु मेरो चिन्ता नलिनु and take care love you and miss you forever my hardly husband then जिजु तपाईँलाई पनि मिस यु अनि okay take care good night have a sweet dreams भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको यो सन्देशको लागि र तपाईँको कमेन्टको लागि तपाईँको आफ्नो मान्छे ड्युटीमा हुनुहुन्छ टाढा हुनुहुन्छ जति टाढा भए पनि तपाईँहरूको माया सदैव गाढा रहिरहनेछ सदैव यत्तिकै माया तपाईँहरूको बिचमा भइरहनेछ यही अपेक्षा गर्छु र आशा गर्छु तपाईँको आफ्नो मान्छेले पनि यति ड्युटी छैन भने चाहिँ सुनिरहनु भएको होला तपाईँलाई एसएमएस वा बिस्कल अवश्य गर्नुहुनेछ यो मेरो विश्वास हो सुनिरहनु भएको छ भने त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ गोकुल माझीजीले जिन्दगीमा दुःख सुख सबैलाई पर्दो रहेछ जब मान्छे कमजोर हुन्छ सबैले छोड्दो रहेछ यो संसार कस्तो रहेछ आफ्नै माइलोलाई पनि छुटाउनु छुटाउने कोसिस गर्दो रहेछ जिन्दगीमा दुःख सुख सबैलाई पर्दो रहेछ हेलो चन्द्र दादा गुड इभिनिङ यो रात्रिकालीन प्रोग्राममा तपाईँ एवं सम्पूर्ण एफएम प्रेमीहरूमा युनिटलाई miss you it's me Gokul from Chhatiwan आजको मेरो सन्देश मेरो सबै फ्रेन्डलाई माया गरे गरे गरेर गरिरहेछु र मेरो सरोज दादालाई मिस गरिरहेछु र अस्मिता दिदीलाई पनि मिस यु अनि जति पनि साथीहरूले गोकुललाई मिस गरिरहनु भएको छ र माया नगर्नुहुने अललाई पनि माया गर्छु कमेन्ट धेरै भयो okay good night see you भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको कमेन्टको लागि आगामी पनि तपाईँको यस्तै कमेन्टको हामी अपेक्षा गर्छौँ त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ रोजिनी सेटौलाजीले गुड इभिनिङ अनि दर्शन नमस्कार म झापाको शिवगञ्जबाट रोजिनी सेटौला सर्वप्रथम तपाईँ लगायत एफएम होल युनिटमा मिठो माया धेरै सम्झना साथमा अबको बाँकी पलको शुभकामना तथा शुभ सपनीको कामना पनि आज जन्मदिन मनाउने बहिनी नानु निस्मा तथा साथी सन्ध्या तामाङलाई जन्मदिनको धेरै धेरै शुभकामना तथा उत्तरोत्तर प्रगति सुस्वास्थ्य अनि दीर्घायुको पनि कामना गर्नुभएको छ र त्यस्तै कार्यक्रम मार्फत बज्ने गीतहरू भनेर थुप्रै साथीहरूको नाम लेख्नु भएको छ धेरै धेरै धन्यवाद छ तपाईँ कमेन्टको लागि त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ सङ्गीता तामाङजीले लेख्नुहुन्छ हेलो दाई नमस्कार it's me Sangita Tamang from Bhainse साथबाट आजको मेरो एसएमएस भन्नुपर्दा मेरो फ्रेन्डहरू बसन्ती स्मिता कमला लगायत जति पनि नाम छुटेका फ्रेन्डहरू सबैलाई मिस गर्दैछु भन्न चाहन्छु ओके दाई bye take care have nice ice cream भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको यो कमेन्टको लागि आगामी दिनमा पनि तपाईँको यस्तै कमेन्टको हामी अपेक्षा गर्छौँ कार्यक्रम मुटुदेखि मुटुसम्म सुनिरहनु भएको छ रातको समय अलिकता पानी परेको छ चिसो चिसो मौसम तपाईँ आफ्नो मान्छेलाई सम्झिरहनु भएको होला आफ्नो मान्छेलाई सम्झिनु स्वाभाविक पनि हो आफूले माया गर्ने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 समाजको नियम यस्तो छ कि समाजको बाध्यताले पनि कहिलेकाहीँ आफ्नो आफ्नो मान्छेबाट हामी छुट्टिनुपर्छ आमा बुवाबाट टाढा हुनुपर्छ यो समाजको नियम नै यस्तै छ तपाईँसँग पैसा छ तपाईँसँग सबै कुरा छ लाउन तपाईँको लवाइ खुवाइ राम्रो छ त हाम्रो समाजले तपाईँलाई यति पछि लाग्छ यति पछ्याउँछ तर तपाईँ सबै कुरामा सही हुनुहुन्छ सत्यवादी हुनुहुन्छ सत्य कुरा गर्नुहुन्छ भलो चिताउनुहुन्छ तर तपाईँसँग धन छैन भने आजको समाजको मान्छेले गर्दैनन् थोरै मान्छेहरू हुन्छन् जसले तपाईँको ट्यालेन्ट जसले तपाईँको सत्यतामा विश्वास गर्छ बाध्यता छ यो बाध्यता यो बाध्यता भन्दा पनि अझ म यसलाई प्रतिस्पर्धा भन्छु यो प्रतिस्पर्धाको समाजमा हामी एकल काटे स्वभावको बद्दै जान्छौँ हामी टाढा हुन्छौँ आफ्नो मान्छेबाट जति टाढा भए पनि आफ्नो मान्छेलाई चाहिँ माया नमारौँ सदैव माया गरौँ र सङ्गीताजी थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ अमृत थापाजीले चकरीबाट आज मेरो सन्देश भन्नुपर्दा साथी देवकीजी मदेखि रिसाउनु भएको जस्तो लाग्यो प्लिज नरिसाउनु ल भनिदिनु मलाई अन्ठानब्बे शून्य अडसट्ठी भन्नुभएको थियो त्यहाँभन्दा उता नम्बरै आएन माफ गर्नु होला फोन गर्नु भन्नुभएको थियो होला एनिवे देविकाजीलाई थाहा पनि होला देविकाजी फोन गर्नु होला है त थ्याङ्क यू सो मच धेरै रिसाउनु हुँदैन नरिसाउनुहोस् अर्को एसएमएस गर्नुभएको छ दाजु हजुरलाई first of all get well soon भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि छिट्टै निको हुनु माई म प्रे गर्छु मे हेटौँडाबाट मनिष लामा सन्देश माई हर्ट लिसिसलाई all time miss you love you भन्छु ओके दाजु बबाई भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि मनिषजी अर्को एसएमएस गर्नुभएको छ हेलो अमृतजित लामा हेलो भन्नुभएको छ अमृतजित लामा फ्रेन्डहरूलाई पनि सम्झना चाहन्छु आज फ्रेन्डहरू विशाल ज्वाला सृजना सपनालाई पनि मिस यु ओके बाई भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि त्यसै गरी अर्को एसएमएस गर्नुभएको छ हाई दादा खाना खानुभयो त हजुरले भन्नुभएको छ खाइसकेको छु इट्स मी प्रीति फ्रम हटियादेखि मेरो एसएमएस भन्नुपर्दा उही कान्छा शरणलाई love you and miss you and डराई डराई सम्झिरहेको छु भन्नुभएको छ त्योभन्दा पछाडि पनि केही लेख्नु भएको थियो होला धेरै डराउनु चाहिँ हुँदैन किन डराउनु होइन र धेरै धेरै धन्यवाद छ तपाईँको एसएमएसको लागि मायामा थोरै थोरै डर अनि धेरै माया हुन्छ थोरै थोरै रिस अनि धेरै माया सदैव यसरी नै माया गरिरहनु होला आफ्नो मान्छेलाई धेरै धेरै धन्यवाद छ तपाईँ कमेन्टको लागि र केही साथीहरूको कमेन्ट एसएमएस नआएको गुनासो आइरहेको छ मैले जति पनि एसएमएस प्राप्त गरेको छु त्यो एसएमएसहरूलाई पढिरहेको छु अगाडि आर एचआरएस लेख्न नभुल्नुहोला त्यो लेखिएन भने चाहिँ कहिलेकाहीँ हाम्रो हामीसम्म आइपुग्दैन त्यसैले पनि कहिलेकाहीँ तपाईँको एसएमएस नपढिरहेको हुनसक्छु र कमेन्ट चाहिँ तपाईँले सकेसम्म सबै सौगात पेजमा नै गरिदिनु होला रेडियो सर्भरको पेजमा पनि मैले लिङ्क राखेको छु आधिकारिक रूपमा हामी सबै सौगात पेजबाट नै लिने गर्छौँ त्यसैले पनि कहिलेकाहीँ तपाईँको कमेन्ट छुट्यो भने तपाईँले सरोवरको पेजमा गर्दाखेरि छुटेको हुनसक्छ अथवा तपाईँले अन्त कतै गर्नुभयो पुरानो पोस्टमा गर्नुभयो भने छुटेको हुनसक्छ यतिखेर कमेन्ट पढ्न चाहन्छु कमेन्ट गर्नुभएको छ जेनी थापा मगर्जीले झुन्डाएर मार्ने आँट कसले गर्यो भन्नुभएको छ झुन्डाएर मार्ने आँट कसले गर्यो उज्जवल जिन्दगी बर्बाद कसले गर्यो झुन्डाएर मार्ने आँट कसले गर्यो उज्जवल जिन्दगी जिन्दगी बर्बाद कसले गर्यो सच्चा सरिहाले फेरि है लेख्नुहुन्छ झुन्डाएर मार्ने आँट कसले गर्यो उज्जवल जिन्दगी बर्बाद कसले गर्यो सच्चा प्रेमी थिए मुना मदन जस्तै कलेजी रेटी छोड्ने आँट कसले गर्यो भन्नुभएको छ राम्रो मुक्तक धेरै धेरै धन्यवाद छ हिमाल पुलामी मगर शिशिर बिजौरा छ तोस्रा सुर्खेतबाट हुनुभएको छ थ्याङ्क सो मच तपाईँको यो कमेन्टको लागि आगामी दिन पनि तपाईँको यस्तै कमेन्टको हामी अपेक्षा गर्छौँ र तपाईँका कमेन्टहरू आउने क्रम जारी छन् तपाईँले रेडियो सर्भरको पेजमा पनि कमेन्ट गर्नुभएको छ ती कमेन्टहरूलाई पनि म लिँदैछु तर सबै पढ्न चाहिँ भ्याउँदिनँ त्यसैले सकेसम्म तपाईँले सबै सौगात पेजमा नै कमेन्ट गरिदिनुहोला त्यसो गर्दा मलाई सजिलो पनि हुन्छ यतिखेर एउटा गीत सुनौँ त्यस पछाडि तपाईँका कमेन्टहरू लिएर पुनः आउनेछु रेडियो सर्भर सुन्दै गर्नुहोला सर छोड़ जाऊंगा इस तरह आशिकी का असर छोड़ जाऊंगा इस तरह आशिकी का असर छोड़ जाऊंगा इस तरह आशिकी का असर छोड़ जाऊंगा तेरे चेहरे पे अपनी नजर छोड़ जाऊंगा तेरे चेहरे पे अपनी नजर छोड़ जाऊंगा इस तरह आशिकी का असर छोड़ जाऊंगा इस तरह आशिकी का असर छोड़ जाऊंगा चेहरे पे अपनी नजर छोड़ जाऊंगा तेरे चेहरे पे अपनी नजर छोड़ जाऊंगा चाहिए हर सांस मैं अपनी तुझ पे लुटाऊंगा दिल के लहू से तेरी मांग सजाऊंगा तेरे चेहरे पे अपनी नजर छोड़ जाऊंगा इस तरह आशिकी का असर छोड़ जाऊंगा इस तरह सिकेका असर छोड जाउँका किन्ने समुद्री साङ्गीतिक आवाजपछि तपाईँलाई पनि स्वागत छ कार्यक्रम मुठीदेखि मुठीसम्ममा समय एकदमै कम छ हामीसँग बढीमा छ सात मिनट बाँकी छ तर पनि तपाईँका एसएमएसहरू कमेन्टहरू थुप्रै बाँकी छन् जेनेजीले लेख्नु भएको रहेछ आग्रह हो कि अनुरोध बुझ्नै सकिनँ गनी गनी दिन्छ चोट बुझ्नै सकिनँ मुटु माग्यो हाँसी हाँसी दियो उपहार आखिरमा देख्यो खोट बुझ्नै सकिनँ के देख्यो खोट होला सायद थ्याङ्क सो मच धेरै धेरै राम्रो मुक्तक लेख्नु भएको छ हिमाल पुलामी मगर शिशिर बिजौरा छ तोस्रा सुर्खेतबाट तपाईँका कमेन्टहरू थुप्रै आइरहेका छन् एसएमएसहरू थुप्रै आइरहेका छन् अब भने म एसएमएस बन्द गर्दैछु केही एसएमएसहरू आउँ आएका छन् ती एसएमएस पढेर म कार्यक्रमलाई भेट मार्नतर्फ लाग्दैछु एसएमएस पढ्छु त्यस पछाडि कमेन्ट केही र नामहरू लिनेछु एसएमएस गर्नुभएको छ हेलो दादा अब भने एसएमएस नगर्नु होला म आग्रह गर्छु गर्नुभएको छ एसएमएस हेलो दादा सन्चै हुनुहुन्छ भन्नुभएको छ सन्चै तपाईँले सुनिहाल्नुभयो यस्तै छ है रुगाखोकीले इस्मे शान्ति गोले हेटौँडा सौर हाल केटिएम आज म सम्झिनु पर्दा मेरो घर परिवार अनि मेरो अल साथीहरूलाई होइन हजुरलाई पनि भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि शान्तिजी टाढा रहेर काठमाडौँमा रहेर पनि हामीलाई सम्झिरहनु भएको छ खुसी लाग्यो अर्को एसएमएस गर्नुभएको छ हाई दादा के छ खबर इट्स मी मनिला फ्रम हटियादेखि मेरो एसएमएस भन्नुपर्दा प्रीति शरण निरु निरु लिलालाई मिस गर्दैछु भनिदिनु है ओके बाई भन्नुभएको छ उहाँले सुनिरहनु भएको छ मलाई थाहा छ र तपाईँको यो सन्देश पाइसक्नु भएको छ धेरै धेरै धन्यवाद छ एसएमएस गर्नुहुने सबै साथीहरूलाई आगामी दिन पनि तपाईँको यस्तै एसएमएसको हामी अपेक्षा गर्छौँ र अब भने मैले एसएमएस बिट मारेको जानकारी गराएँ एसएमएस सकाएँ अब तपाईँका कमेन्टहरू लिन्छु कमेन्टहरू पछाडि भ्याएन भने तपाईँका नामहरू भनिदिन्छु अवश्य पनि भ्याउँदिनँ थुप्रै छन् यतिखेर कमेन्ट गर्नुभएको छ शर्मिला तामाङजीले शर्मिलाजी कमेन्टमा लेख्नुहुन्छ हेलो चन्द्र दादा के छ भैँसे साथबाट शर्मिला तामाङ आजको प्रोग्राम मार्फत मेरो एसएमएस राख्नु पर्दा मेरो प्यारी दिदीहरू बबिता सङ्गीता सविता लवली साथीहरू ममता सङ्गीता सरिता शरण विनोद प्रीति अन्तिममा मेरो कलेजको अल फ्रेन्डहरूलाई मिस यु दादा हजुरलाई नै ओके दादा बबाई भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँ कमेन्टको लागि त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ सन्जु लामाजीले सन्जुजी लेख्नुहुन्छ हाई चन्द्र दादा म सन्जु लामा भैँसी साथबाट आजको एसएमएस भन्नुपर्दा मेरो साथीहरू सङ्गीता सनोत मालती शर्मिला एम कुमार जीवन एन्ड दादा हजुरलाई पनि मिस गर्दैछु स्पेसली कुमारलाई यो मुटुदेखि त्यो मुटुसम्म पुग्ने गरी मिस गर्दैछु आई लभ यु भनिदिनुहोस् दादा ओके बाबाई भन्नुभएको छ उहाँले अवश्य पनि यो सन्देश पाइसक्नु भएको छ अर्को कमेन्ट गर्नुभएको छ रोमियो अर्जितजीले यो जुनेली रातको मिठो माया केवल तपाईँलाई अनि मेरो फ्रेन्डहरूलाई धेरै दिन भयो कमेन्ट त गर्छु बट लेट हुन्छ बट माइन्ड चाहिँ गरेको छैन भन्नुभएको छ अवश्य पनि रोमियोजी माइन्ड नगरिदिनु होला धेरै भयो मैले पनि तपाईँको पढ्न पाएको छैन जहिले सरी भन्नु छु एन्ड मेरो साथीहरू अगाडिले गर्नुभएको कमेन्टहरू पढ्दा मात्रै पछाडिको कमेन्ट पढ्नै भ्याउँदैन दुःखको कुरा चाहिँ त्यो मेरो साथीहरूलाई एकदमै सम्झिँदैछु सन्चो नहुँदा पनि फ्रेन्ड्स अब मनको मायाको कुरा गरौँ भने खै के गरौँ दादा सोचे जस्तो हुँदैन रहेछ जिन्दगी अनि कसैलाई मन पराउनु अनि आफ्नो सम्झिनु मनमा सजाउनु त त्यो त मेरै भुल रहेछ दादा कसैलाई सानै बेलादेखि नै मनमा सजाएर राखेको थिएँ बट अहिले त्यो त अहिले कुनै चासो नै भएन कोही केही बेलामा कोही बेलामा मनै राम्रो र कहिले मनै नराम्रो यस्तै हो माया अनि असल फ्रेन्ड सम्झेर राख्दा नै यो अह यो कसैलाई नराम्रो भएछ सो दादा अनि दादा यो मन जो बस्छ नि उसलाई भुल्न साह्रै गाह्रो हुँदो रहेछ है सायद यो माया भन्यो कि पागलपन बट यस्तै रहेछ मेरो मायाको कुरा गर्नुपर्दा दादा सपनीमा आएर बोलिदिँदा धेरै खुसी हुन्छु बट विपनीमा बिउजिँदा देख्दिनँ हल्का स्याड फिल हुन्छ सो यस्तै हो लाइफ एन्ड माया बुझा म बुझ्दैछु यो मेरो मनलाई ओके दादा मेरो friend all I miss you and love you भन्दै कालीलाई हर्डली लभ यु काली भन्दै छुट्टिन्छु दादा okay good night miss you है भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँ कमेन्टको लागि यस्तै हो माया यस्तै हुन्छ मायामा चिन्ता नगर्नुहोला सदैव खुसी रहने कोसिस गर्नुहोला अर्को कमेन्ट गर्नुभएको छ शर्मिला लामाजीले लेख्नुहुन्छ हेलो दादा के छ नि खबर हजुरको आँखामा आँसु आउँदा भुल्न भुलमा झर्न दिनु हुन्न रहेछ आँखामा आँसु आउँदा भुइँमा झर्न दिन्न दिनुहुन्न रहेछ पीडा त छ नि मनभरि तर हाँस्नु पो जीवनमा पर्दो रहेछ हजार छ नि मनका सपना तर मनले सोचेको जस्तो हुन्न रहेछ मुटु त छ नि सबैको तर कुनैको मुटु त ढुङ्गाको हुँदो रहेछ थाहा पाएँ अहिले कुनैको मन त पैसाको मात्र हुँदो रहेछ सङ्कालु मन महिलाको हुन्छ तर कुरा काट्दै हिँड्ने पनि घरबार बिगार्ने र सपार्ने पनि महिलाकै मन हुँदो रहेछ भन्नुभएको छ महिलालाई नै धेरै दोष नदिनु होला पुरुषको पनि हात हुन्छ तर सजग हुनुपर्छ महिला पुरुष जो भए पनि एम मुस्कान शर्मिला थिङ सम्झिनु पर्दा उही दिदी कमला लामालाई miss you and love you any time all time दिदी भन्छु बोल्न त खासै नपाउँला बाध्यता पनि छ बोल्दाखेरि केही बाधा पर्ने जस्तो भयो दि तर छु सधैँभरि जे जस्तो भए पनि बिर्सिने छैन सम्झिनेछु तर पनि फोन एसएमएस गरी कहिले नै सम्झिने छैन दि के गर्नु मान्छेको जिन्दगीमा सोचेको जस्तो नहुने रहेछ भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको यो कमेन्टको लागि अर्को कमेन्ट गर्नुभएको छ आरडी तामाङजीले लेख्नुहुन्छ हेलो चन्द्र दादा के छ खबर it's me Srijana Tamang from Padam Pokhari miss you my all friend and miss you my lovely अर्जुनलाई miss you all time so much भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको एसएमएस कमेन्टको लागि र हामीसँग समय एकदमै कम छ त्यसैले तपाईँका कमेन्टहरू सकेसम्म पढ्ने कोसिस गरिरहेको छु भ्याएन भने नाम मात्र भए पनि राख्छु आशा छ तपाईँले बुझिदिनु हुनेछ र सबै सौगात पेजको चाहिँ मैले सबै पढिसकेको छु त्यसैले पनि तपाईँले यसमा गर्नुभयो चाहिँ मलाई सजिलो हुन्छ अब भने कमेन्ट पनि नगर्नुहोला यही म तपाईँलाई आग्रह गर्न चाहन्छु र नामहरू लिँदै सकेसम्म पढ्दै पनि गर्नेछु केही कमेन्टहरू छन् कमेन्ट गर्नु भएको छ अह कमेन्ट गर्नुभएको छ फास्ट किङ शरण भन्नुभएको छ हाई दादा it's me Sharan Tamang from Sikarpane आज मेरो सन्देश भन्नुपर्दा मेरो मुटुको धड्कन कान्छीलाई all and any time miss गर्दैछु भन्दै सिकरपानीको अल फ्रेन्डलाई मिस यु भन्दै भैँसेको फ्रेन्ड सङ्गीता शर्मिलालाई मिस गर्दैछु भन्दै छुट्टिन्छु बबाई भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको यो कमेन्टको लागि आगामी दिनमा पनि तपाईँको यस्तै कमेन्टको हामी अपेक्षा गर्छौँ त्यसै गरी यतिखेर अर्को कमेन्ट गर्नुभएको छ दिपा लामाजीले दिपाजी कमेन्टमा लेख्नुहुन्छ हेलो दर्शन नमस्ते यो अधेरी रातको रातमा साथै मिठो सम्झना केवल हजुर लगायत सर्भर होल युनिटको लागि म हेटौँडा सोह्रबाट दिपा लामा मेरो आजको सन्देश भन्नुपर्दा मेरो मनभित्रको मान्छे बी डट डट डटलाई मिठो माया प्लस मिठो सम्झना एन्ड मेरो मनमुटुमा बस्ने आत्मीय साथीहरू सम्पूर्णलाई miss you and love you so much भन्दै छुट्टिन्छ okay bye miss you Sarobar ninety two point फाइभमा छ भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको कमेन्टको लागि आगामी दिनमा पनि तपाईँको यस्तै कमेन्टको हामी अपेक्षा गर्छौँ गर्छौँ त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ रूपा मगर्जीले रूपाजी लेख्नुहुन्छ मुटुभरि माया छ तर पुग्न सक्दिनँ माया गर्छु तिमीलाई तर किन किन नजिक हुँदा भन्न सकिनँ भन्नुभएको छ दर्शन दादा धेरै दिनपछिको माई लभली अल फ्रेन्डलाई मिस यु ओके बाबाई दादा भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको कमेन्टको लागि र आगामी दिन पनि तपाईँको यस्तै कमेन्टको हामी अपेक्षा गर्छौँ र अब भने हामीसँग समय बिल्कुलै छैन तपाईँको नाम मात्र भयो पनि लिन चाहन्छु तामाङनी केटीजीले कमेन्ट गर्नुभएको छ उहाँको नाम युनिसा थिङ युनिसाजी धेरै समयपछि तपाईँले कमेन्ट गर्नुभएको थियो तर के गर्ने मैले पढ्न पाइनँ सरी धेरै धेरै धन्यवाद छ तपाईँ कमेन्टको लागि अरू कमेन्ट गर्नुभएको छ दिप लिम्बु नकलेजीले तपाईँलाई पनि धेरै धेरै धन्यवाद छ बबिता तामाङजीले कमेन्ट गर्नुभएको छ भैँसे साथबाट त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ मनसिका मणिजीले मनसिका मणिजीलाई पनि धेरै धेरै धन्यवाद छ कमेन्टको लागि त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ अह कालीको काले भन्नुभएको छ कालीको काले उहाँको नाम नाम चाहिँ उहाँले अलि लेख्नु भएको छैन कि जस्तो लाग्यो गेटुलिसन भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको यो कमेन्टको लागि पुरै पढ्नु भएन सरी है त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ सिमरन श्रेष्ठजीले हेलो दादा इट्स मि सिमरन हटियाबाट मेरो सम्झना भन्नुपर्दा मेरो दिल कोरियामा हुनुहुन्छ दिलाई धेरै मिस गरेको छु ओके बाबाई दादा भन्नुभएको छ थ्याङ्क यू सो मच दि लेख्नु भएको रहेछ मैले दिल भने सरी त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ दिपिन नेपानीजीले हेलो दाजु माम भोकी नै जब पानी पर्छ तब उनको याद आउँछ आई लभ यु ए भन्नुभएको छ यो चाहिँ मलाई पनि हो जस्तो लाग्छ तपाईँलाई कस्तो लाग्छ भने अर्को कमेन्ट गर्नुभएको छ गल्जेन शेर्पा अब्रेलजीले धेरै धेरै धन्यवाद छ तपाईँको कमेन्टको लागि सोलुखुम्बुबाट गर्नुभएको थियो त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ एसके यादवजीले थ्याङ्क यू सो मच तपाईँको यो कमेन्टको लागि सञ्जय कुमार यादव उहाँको पुरा नाम रौतहटबाट त्यसै गरी सुनित म सुनिताको भन्नुभएको थियो सुनितजी तपाईँलाई पनि धेरै धेरै धन्यवाद छ सरताज हुसेन राजाजीले कमेन्ट गर्नुभएको थियो तपाईँलाई पनि धेरै धेरै धन्यवाद छ हेटौँडा चारबाट कमेन्ट गर्नुभएको थियो त्यसै गरी निर्जला माकारा राई चौधरी भन्नुभएको थियो निर्जलाजी तपाईँलाई पनि धेरै धेरै धन्यवाद छ कमेन्टको लागि आगामी दिन पनि तपाईँको यस्तै कमेन्टको हामी अपेक्षा गर्छौँ त्यसै गरी कमेन्ट गर्नुभएको छ जेनी थापा मगरजीले जेनीजी तपाईँलाई पनि धेरै धेरै धन्यवाद छ रेणु खम्बुजीले हाई दादा म उदयपुरबाट हो मुटुको फ्रेन्ड राज लिम्बूलाई miss you love you so much भन्न चाहन्छु गुड नाइट भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँ कमेन्टको लागि र आगामी दिनमा पनि तपाईँको यस्तै कमेन्टको हामी अपेक्षा गर्छौँ आगामी दिनमा आज पढ्न नपाए पनि आगामी दिनमा चाहिँ तपाईँको यो कमेन्ट पढ्नेछु यही प्रतिबद्धता पनि म तपाईँलाई जाहेर गर्न चाहन्छु धेरै धेरै धन्यवाद छ तपाईँ कमेन्टको लागि त्यसै गरी अर्को कमेन्ट कसले गर्नुभएको छ अर्को कमेन्ट गर्नुभएको छ अर अर्जुन पाख्रिनजीले हेटौँडा शिखर पानीबाट थ्याङ्क यू सो मच तपाईँ कमेन्टको लागि त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ अरुणको सञ्जना भन्नुभएको छ सञ्जनाजीले सञ्जनाजी तपाईँको पनि कमेन्ट पढ्न पाइनँ सरी धेरै धेरै धन्यवाद छ तपाईँ कमेन्टको लागि र आगामी दिन पनि यस्तै कमेन्टको हामी अपेक्षा गर्छौँ केही साथीहरूको नाम छुटेको छ कि म पेजलाई रिफ्रेस गरेर हेर्दैछु त्यस पछाडि हामी कार्यक्रमलाई भिट मार्छौँ र सायद सबै साथीहरूको कमेन्ट सकिसकेको छ एसएमएस गर्नुहुने तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद छ त्यसै गरी कमेन्ट गर्नुहुने तपाईँ सम्पूर्ण साथीलाई पनि धेरै धेरै धन्यवाद आगामी दिन पनि तपाईँको यस्तै साथ र सहयोगको अपेक्षा गर्दै कार्यक्रम मुटुदेखि मुटुसम्मको व्यवसायबाट म तपाईँकै मनभित्रको साथी चन्द्र पनि छुटिन चाहन्छु कार्यक्रम W W W dot Facebook dot com slash Sabi Saugat Anurag W W W dot Sabisaugat dot blogspot dot com र युट्युब च्यानलमा पनि तपाईँले सुन्न सक्नुहुन्छ तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद हस्त शुभरात्रि नमस्ते